अभिव्यक्तिको अर्को माध्यम उद्गार वर्षेनी फेरिन्छ भित्ताको क्यालेण्डर वर्षेनी फेरिन्छ भित्ताको क्यालेण्डर क्यालेण्डरको चाङमा थपिँदै जान्छन् वर्षेनी क्यालेण्डरहरू जिन्दगीको दस्तावेज क्यालेण्डर जिन्दगीको दस्तावेज क्यालेण्डर हुर्कँदै जान्छ समय फुर्कँदै जान्छ समय फेरि झुण्ड्याउनु छ पुरानै भित्तामा नयाँ वर्षको नयाँ क्यालेण्डर फेरि झुण्ड्याउनु छ पुरानै भित्तामा नयाँ वर्षको नयाँ क्यालेण्डर फेरि झुण्ड्याउनु छ पुरानै भित्तामा नयाँ वर्षको नयाँ क्यालेण्डर नयाँ वर्ष दुई हजार त्रिहत्तरको उपलक्ष्यमा घरदेश र परदेशमा उद्गार सुनेर बसिरहनुभएका सम्पूर्ण सृजनशील मनहरूमा हार्दिक मंगलमय शुभकामना वर्षको उपलक्ष्यमा तिमीलाई शुभकामना अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गार नयाँ वर्ष र कविता विशेष बनाउँदैछौ कविहरूकै बोलीमा कविता सुनाएर नयाँ वर्ष विशेष शुभकामना कविता सुनाउँदै हुनुहुन्छ कवि प्रहलाद पोखरेल नयाँ वर्ष सम्बन्धी एउटा शुभकामना आदरणीय रेडियोका श्रोतालाई सुम्पन चाहन्छु शुभकामना नयाँ वर्षमा हर्षले मुस्कुराउँ बिहानी भयो जोसले जुर्मुराउँ नयाँ वर्ष सङ्घर्षको याम होला दरा पाइला होस राखी चलाउँ नयाँ भावना गीतमा गुनगुनाउँ नयाँ काव्य भाषा सभामा सुनाऊ नयाँ वर्षमा आइलाग्लान् चुनौती समस्या लगारेर टाढा भगाऊ प्रजातन्त्रको मन्त्र यो काम लागोस् सधैँ स्वच्छ संयन्त्रको याम जागोस् जहाँ हुन्छ षड्यन्त्रको बोलबाला त्यहाँ पारदर्शी नयाँ घाम लागोस् नहोस् देश अन्योलको राजधानी बनुन् देशवासी सबै स्वाभिमानी भगाएर आलस्यको सुस्त बानी युवा भावना साथ जागोस् जवानी सुरक्षा प्रणाली बनाएर चुस्त बनुन् व्यक्तिका जिन्दगी तन्दुरुस्त सधैँ सप्रिय सिर्जना यो समस्त नहोस् देशको तेजिलो सूर्य अस्त जहाँ जुरमुराएर हिँड्छन् जवान त्यहाँ उड्छ पक्कै सही स्वाभिमान जहाँ जुर्मर आएर हिँड्छन् जवान त्यहाँ उड्छ पक्कै सही स्वाभिमान जहाँ जुट्न सक्छन् सधैँ नौजवान त्यहाँ झुल्किएला सुनौलो बिहान उदाई नयाँ सूर्यको तेज आज जुरुक्कै उठोस् यो सुतेको समाज युवा शक्तिको जोसमा होस जागोस् नयाँ वर्षमा देश यो मुस्कुराओस् युवा शक्तिको जोसमा होस जागोस् नयाँ वर्षमा देश यो मुस्कुराओस् धन्यवाद कवि प्रहलाद पोखरेल प्रति कार्यक्रम उद्गारको तर्फबाट हार्दिक आभार अबको कविक्रममा हुनुहुन्छ कवि बैरागी काइला एउटा लामो कविताको केही पंक्ति प्रस्तुत गर्छु मेरा साथीहरू फ्याकति बन्दुक भाला र भाटाहरू मेरा साथीहरू फ्याकति बन्दुक भाला र भाटाहरू मान्छेले मान्छे मारेर कसले युद्ध जितेको छ सधैँका लागि हेर हामीले हराएका छौँ धेरै भित्री मनका कुराहरू सद्भावको अभावमा अशान्त छौँ आज अशान्त मनले कसरी नाच्छ विभोर भई किन हरायौँ आफैलाई हामीले जो नाच्दथ्यौँ प्रेमले सधैँ किन भयौँ आफैबाट पनि निर्वासित एक्ला एक्लै हामीहरू आओ समातौ प्रेमले हातहरू परस्परको आओ नाचौ नाचौ खोज्दै आफैहरूलाई इतिहासको हराएको त्यो पन्नामा कतै भेटिनु आफू भेटिनु आफू धन्यवाद कवि बैरागी काइलाप्रति कार्यक्रम उद्घारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै फेरि कवि क्रमलाई नै जोड्छौ कवि पूजा आराधना मेरो कविताको शीर्षक छ कृष्णलता समातेर प्रेमीको मायालु हात समातेर प्रेमीको मायालु हात सहर घुम्ने सपना बुन्थे कृष्णलता आँखामा सजाउँथे मुसुक्क मुस्कुराइरहेको आकाशमाथिको सुन्दर जुन समातेर प्रेमीको मायालु हात सहर घुम्ने सपना बुन्थे कृष्णलता आँखामा सजाउँथे मुसुक्क मुस्कुराइरहेको आकाशमाथिको सुन्दर जुन संयोग भनु वा भाग्य संयोग भनु वा भाग्य अकस्मात भेटी दो बाटोमा मनको राजकुमार संयोग भनु वा भाग्य अकस्मात भेटी दो बाटोमा मनको राजकुमार सोध्दै थियो कुन गाउँमा हो तिम्रो घर सोध्दै थियो कुन गाउँमा हो तिम्रो घर लजालु स्वरमा जवाफ दिँदै थिए कृष्ण लता कुरै कुरामा मन मिलेको पत्तै भएन कुरै कुरामा मन मिलेको पत्तै भएन एकाएक गाँसिन पुगे खोलीका दुई किनार भोलि भेट्ने बाचासँगै बाटोमा छुटियो राजकुमार र छोडियो कृष्णलताको चञ्चल मन पनि भोलि भेट्ने बाचासँगै दोबाटोमा छोडियो मनको राजकुमार र छोडियो कृष्णलताको चञ्चल मन पनि दिनभरिको थकान आफूसँगै बिसाउँदै दिनभरिको थकान आफूसँग बिसाउँदै थकित पल्टाउँछ बिछौनामा वैशालु जोवन र आँखाभरि सलबलाउन थाल्छन् रंगीन सपनाहरू बिहानीको झिसमिसेमा बिउँदन्छे बाचासँगै बिहानीको झिसमिसेमा बिउँदन्छे बाचासँगै राहतारमा पुग्छ दोबाटो मनको किनारमा लहराउँछ प्रेम लहरो रमिते बजारमा किनिन्छन् मायाका चिनोहरू चुरा टिका पोते र धागो एकाएक टुसाउँछ विश्वास आज कृष्णलताको बगर जीवनमा फुलेको छ उल्लासको उज्यालो फूल हर्षले विभोर छ मन साकार भएको छ सपना एकाएक टुसाउँछ विश्वास आज कृष्णलताको बगर जीवनमा फुलेको छ उल्लासको उज्यालो फूल हर्षले विभोर छ मन साकार भएको छ सपना बले झैँ लाग्छ औसीको रात पनि बले झैँ लाग्छ औसीको रात पनि नियति फनुवा क्रुट समय नियति धनुवा क्रूर समय निस्तेज भएर उदायो पूर्णिमाको जुन ओकलिरह्यो समयले चिसो नियति निस्तेज भएर उदायो पूर्णिमाको जुन ओकलिरह्यो समयले चिसो नियति रङ्गहीन भएर झरिरहे फूलहरू ओइलिरहे कृष्णलताका सपनाहरू क्रमशः जीवन बगैँचामा निस्ताएर झोक्राइरह्यो कृष्णताले हुर्काएको अशोक रूख यस बेला यस बेला सायद सबै सबै सम्झिरहेका होलान् यस बेला सायद सबै सबै सम्झिरहेका होलान् समयसँगै आँखाबाट ओझेल भएकी कृष्णलता र सोधिरहेका होलान् आफैसँग विश्वासको सुरम्य गाउँबाट हराएर कुनै कतै छल्ली सहरमा कि कृष्णलता विश्वासको सुरम्य गाउँबाट हराएर कतै कुनै छल्ली सहरमा कि कृष्णलता धन्यवाद कृष्णलता यही कविता सुनाउँदै हुनुहुन्थ्यो कवि पूजा आराधना साधना अबको कविक्रममा हुनुहुन्छ कवि तुलसी दिवस मैले वाचन गर्ने कविताको शीर्षक अवतार दर्शन हो काल चक्र घुमाएर एका देखि काल चक्र घुमाएर एका बिहानैदेखि स्वयं कालले दीपावली मनाएको यो उज्यालोको पवित्र उत्सव स्वयं काल ले दीपावली मनाए को ये उजालों को पवित्र उत्सव अब्बल उजालों को संख्यातित झिलमिली माँ उजालों को होली खेले समयले सूर्य तरल पानी बने को रातो पहलो नीलो हरियो सुन्तले प्याजी रङ्गीन उज्यालोहरू पोखिएको क्षितिजको विस्फोटित घटाबाट वाहन निषेधित निर्बन्ध कालको कालवर भैर भिड्ने सडकमा घामको चढ्दो न्यानोले पग्लेर लगातार बगेको उज्यालोको स्वागतद्वारबाट लगातार बगेको उज्यालोको हिमनदी रातो उज्यालोको तुल टाँगेर निलो उज्यालोको स्वागतद्वारबाट हरियो उम्लेर बगेको रङ्गीन उज्यालोको इन्द्रेणी जुलुसमा सामेल हुने उत्कट अभिलाषाले डोहोर्याएर हेलिँदै अँध्यारोको आदिम पत्थर गुफामा अध्यारोको आदिम पत्थर गुफा तोडेर तत्काल हतार हतार एक धरो उज्यालोको पछि लागेर उज्यालोकी अनुसन्धानमा निस्केको म उज्यालोकी बाढीले ल्याएको ठूलो अनियन्त्रित भिडले अहिले आफूभित्र साची राखेको अलिकति अतिरिक्त उज्यालो पनि गुमाएर बाहिर किनार स्पर्श कर मूल धारमा फर्केको नीलो को प्रबुद्ध ज्ञानी दार्शनिक लहर भर नितान्त आलोक रहित एक्लो उज्यालो विहीन निष्पट्ट सम्पूर्ण अन्धकार भएर साँझमा ज्योतिहीन पूर्ण अन्धकारको घरतिर फर्किरहेछु सम्पूर्ण अन्धकार भएर साँझमा ज्योतिहीन पूर्ण अन्धकारको घरतिर फर्किरहेछु अधारोबाट उज्यालोतिरको गमन नभएर उत्तरोत्तर आलोकबाट अन्धकारतिरको यो मेरो पुनरागमन अँध्यारो बाटो उज्यालोतिरको गमन नभएर उत्तरोत्तर आलोकबाट अन्धकारतिरको यो मेरो पुनरागमन निलो समयमा गरिएको उज्यालो डरेको कालो पहाड़को सनातन यात्रा हो निलो समयमा गरिएको उज्यालो डरेको कालो पहाड़को सनातन यात्रा हो उज्यालोको अन्तिम शिखर छुन उठेको मेरो पाइला टेक्ने आधार नभएर शिखरमाथि आफै अधारो शाश्वत ओह्रालो लाग्छ टेक्ने आधार नभएर शिखरमाथि आफै अध्यारोको शाश्वत ओह्रालो लाग्छ उज्यालोको यो पहाड़ी यात्रा सायद सदा नै यसरी अँध्यारोको अन्तिम शिखरमा पुगेर टुङ्गिने गर्छ उज्यालोको यो पहाडी यात्रा सायद यसरी नै अध्यारोको अन्तिम शिखरमा पुगेर टुङ्गिने गर्छ र प्रत्येक युगमा अध्यारोमा उज्यालोको विजय देख्ने सेतो अभिप्रायले अवतार लिन दिवस प्रत्येक रंगहीन लाचार बुद्धले अध्यारोको शून्य दर्शनमा बुद्धत्वको तिरोहन गरेर निर्वाण प्राप्त गर्नु प्रत्येक रिम्पोचेको सा सामूहिक नीति भएको छ अहिले म पनि यो उज्यालोको युगमा उज्यालोको गाथा नगाएर अध्यारोको शाश्वत दर्शन सम्वेदित ज्ञानको स्तरमा बोलिरहेछु अहिले म पनि यो उज्यालोको युगमा उज्यालोको गाथा नगाएर अध्यारोको शाश्वत दर्शन सम्वेदित ज्ञानको स्तरमा बोलिरहेछु सायद उज्यालो अँध्यारो हो र अँध्यारो उज्यालो हो अहिले सायद उज्यालो अँध्यारो हो र अँध्यारो उज्यालो हो अहिले यथार्थमा अचल म अँध्यारो र उज्यालोमा अन्तर देख्न असमर्थ छु यथार्थमा अचेल अध्यारो र उज्यालोमा अन्तर देख्न असमर्थ छु उज्यालोको उत्तुङ्ग शिखर चढ्दा चढ्दै मैले अध्यारोको असंख्य थुम्का थुम्की र पर्वत हिम श्रृङ्खलाहरू नागिसकेको छु या तन्किएको अध्यारोको तेर्सो लामो बाटो धेरै काटिसकेको छु उज्यालोको पछि लागेर यसरी म अहिले यहाँबाट धेरै टाढा माथि या धेरै टाढा धेरै माथि या धेरै तल पुगिसकेको छु सायद पुग्न नपर्ने र पुग्न नहुने स्थानमा पनि म पुगिसकेको छु सायद पुग्न नपर्ने र पुग्न नहुने या स्थानमा पनि म पुगिसकेको छु र मेरो दृष्टि उज्यालो र अँध्यारोमा खास विभेद औल्याउन सक्षम छैनन् म आफै भित्र अनुभूत गरिरहेछु र मेरो दृष्टि उज्यालो र अध्यारोमा खास विभेद औल्याउन सक्षम छैनन् म आफैभित्र अनुभूत गरिरहेछु उज्यालोको आँखा चिम्लनु र अध्यारोको दृष्टि खुल्नु या अध्यारोको दर्शन फैलेर उज्यालोको दर्शन पाउनु मलाई नितान्त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 कविता लेखे पनि एउटा चराले सधैँ गीत गाइदियोस् स्वयम्भूको पाउ एउटा चराले सधैँ गीत गाओस् स्वयम्भूको पाउनु अर्कोले नाचिदियोस् मेरो पाखा तलिन्छु त्यसैले गुलाफको रङ सप्त रङ्गभरि त्यसैले गुलाफको भरि सुवास फैलाओस् मेरो टोल टोलभरि त्यही सुवासले दुर्गन्धका हिलाहरू उडाइ उडाइदिउन् भुइँ कुहिराहरू रैमत्ते पारेर रैमत्ते गरेर फाँडिदिउन् गुलाहरू फैलाइदिउन् सौजन्यका ज्योतिहरू कि कोलाहल बस्ती बस्तीमा मेरो किपिरो खुल्ने मुनामा एउटा डाँफे बसी नवरङ्ग भरिदियोस् एउटा डाँठे बसी नवरङ्ग भरिदियोस् उसैको आवाज पुगोस् हिमालय पारी पारी हुँडी अनि पगाली दिउँ अनि पगाली दिउँ हिउँका पोखरीहरू देखाइदिउँ हाम्रा सीमाका शिला तथा रेखाहरू देखाइदिउँ हाम्रा सीमाका शिला तथा रेखाहरू मेरो एउटा सानो नानीले देख्ने मेरो एउटा सानो नानीले देख्ने लङ्गुरो लुङ्गुरोमा रातो गुनास खोलिदियोस् उसैको रङ्गले सबैको ओठ होस् लाली त्यसरी मेरो बागमती कलकल गरी छङछङमा बगिदियोस् सुन्दरी जलको झरझर झरना झरनाको आवाज झरी पोखी गुन्जियोस् मेरो आँगनभरि तिनै छत चिताहरूले जुन शालिकाहरू नयाँ कोपिला उठेसरी ती झारा उम्रिएका अघेलु तथा चुलाहरूमा छिनछिन गरी चुलाहरू बजुन् अनि सीताले पनि बुझ्ने गरी गीत गाउन् उनैले सुन्ने गरी उनैले बुझ्ने गरी यही छ मेरो कामना नयाँ वर्षको शुभकामना म जहाँ पुगे पनि ती आकाशमा शासन गर्ने चिलहरूले ती आकाशमा शासन गर्ने चिलहरूले भुइँमा सिनो खान पल्किएको दृश्यहरू हामीले कहीँ देख्न कहिले नपरोस् यही छ मेरो कामना नववर्षको शुभकामना हावाका झोक्काहरूले पनि हावाका झक्काहरूले पनि पल्टाइदिउँ स्वेच्छाले क्यालेन्डरका पानाहरू फरफर गरी आधी बेरी थामी थामी त्यो बगैँचाको सुरमा एउटा भुइँचम्पा घाममा जलेर फ्रेझै मुस्कुराइदिनु नयाँको भिलाको आमको झुलको थाम चेतनाको बिउ छरेर रमाइदिनु अमिलो अनुहार अमिलो मन सङ्घाइदिनु मनको प्रदीप जगाएर मनको चेष्टा जगाएर यही छ कामना मेरो नववर्षको शुभकामना म जहाँ पुगे पनि मैले धुलो चाट्दै केकी हेरे पनि काँडा टेक्दै हेरे पनि मनको आधी देरी थामी एउटा सन्तोषको हाँसु गुन्जाई रिका डाँडा र भाटा थरथराई चौरको दुबो हल्लाई दिनु यही छ मेरो कामना नववर्षको शुभकामना नमस्कार नयाँ वर्ष र शुभकामना कविता सुनाउँदै हुनुहुन्थ्यो कवि ठाकुर अधिकारी अबको कविक्रममा हुनुहुन्छ कवि मन्जु श्री गिरी मेरो कविताको शीर्षक फुलले रोएको सुहाउँदैन हुन सक्छ भने यो उराट बगरको छातीमा तिमीले लेख्नु बसन्तको एउटा सुन्दर कथा हुन सक्छ भने यो उराट बगरको छातीमा तिमीले लेख्नु बसन्तको एउटा सुन्दर कथा जहाँ सिउरी मात्र फुल्छ फुल्दैन गुराँस झर्छ झरी मात्र आँसुको ओठमा फक्रदैन मुस्कान यासा गुम्बा टिप्न हिँडेका लस्कर झै जहाँ हिँड्छन् मान्छेका आत्र जुलुस र फर्किन्छन् सँगै वस्तु चराएर घर फर्किएका गोठाला जस्तै लखतरान यो संवेदना मरेको बगर यो सम्वेदना मरेको बगर जसलाई तिमी महानगर भन्छौ र आउँछौ भिरमा फुलिरहेको सपना टिप्न र खस्छौ घामको स्पर्शले भुइँमा खसेको पारिजात झै लल्याक लुलुक सक्छौ भने यो पीडाको आकाशबाट तिमीले लेख्नु सक्छौ भने यो पीडाको आकाशबाट तिमीले लेख्नु निष्ठुर समयको एउटा उत्कृष्ट कविता जहाँ प्रतिबिम्बित होस् अलिकति उज्यालो अलिकति खुसी नहार्नु जीवनको कुरुक्षेत्रबाट एउटा युद्ध नसुक्नु खरे भएर बग्नु एउटा नदी जस्तै शालीनता आखिर जीवन भनेकै घाम रहेछ पानी रहेछ जो बग्छ र बग्दा बग्दै मिसिन्छ खुसी र पीडाको महासागरमा जहाँ तैरिरहन्छ उत्साह छल्किरहन्छ जागर र समयले कोरिरहन्छ एउटा इतिहास यो बगर अर्थात् महानगरमा यो बगर अर्थात् महानगरमा तिमीले समर्पित नगर्नु आफूलाई नबेच्नु अस्मिता नबेच्नु स्वाभिमान एउटा फूलले रोएको सुँदैन नझार्नु आँसु नसाप्नु पराजित भएर व्यवस्था लेख्नु मन खोलेर लेख्नु यो उजाड बगरमा जीवनको एउटा सुन्दर सृष्टि जीवनको एउटा सुन्दर सृष्टि काँडा होइन फुल शिशिर होइन बसन्त शिशिर होइन बसन्त धन्यवाद फुलले रोएको सुहाउँदैन अह फुलले रोएको त सुहाउँदै सुहाउँदैन यही कविता सुनाउँदै हुनुहुन्थ्यो कवि मन्जु सिरी गिरी अब फेरि कविक्रमलाई नै जोडौँ कवि केशव सिलुवाल मेरो कविताको शीर्षक चिबे चरा म पनि हुँ यो देशको एउटा चरा यही देशको एउटा रुखमा बनाएको छु मैले आफ्नो गुण म उठ्छु यहीँको खुल्ला आकाशमा म यहीँ काट्छु आफ्नो बचेरा र हुर्काउँछु तर किन भएन म यो देशको राष्ट्रिय चरा के राष्ट्रिय चरा हुन डाँफेको जस्तै रङ्गिन प्वाख नै हुनुपर्छ के मयूरले झै रङ्गिन प्वाखहरू फिजारेर दर्शकको लागि नाच्नै पर्छ के कोइलीको झैं मधुर आवाजमा गाउनै पर्छ तिमीलाई घृणा लागे पनि मेरो निखर कालो रङ यो देशका अनेकौं रङहरू मध्ये एउटा रंग हो तिमीलाई बोझिलो लागे पनि मेरो पहिचान म यो देशका अनेकौं पहिचानहरू मध्ये एउटा पहिचान हुँ मेरो पनि दावी छ म यो देशको राष्ट्रिय चरा हुँ सुनकै पिंजरामा थुनिए पनि गाउँदिन म तिम्रो लागि गोपी कृष्ण कौ म होइन तिम्रो शान्तिको प्रतीक परेवा म होइन तिम्रो भ्यालेन्टाइनको प्रतीक जोडी चखेवा म केही पनि होइन तिम्रो लागि तर पनि कालो र लामो पुच्छर भएको कुरूप नै सही म पनि यो देशको एउटा चरा हुँ मेरो पनि दाबी छ म यो देशको राष्ट्रिय चरा हुँ यो देशलाई हुरीले उडायो भने खस्नेछ मेरो गुण पनि रुखबाट र मर्नेछन् मेरा बचेराहरू यो देशमा सूर्य मर्यो भने मेरो पनि अन्त्य हुनेछ त्यस दिन म यो देशका लागि दिन सक्छु मेरा सबै प्वाखहरू बरु बरु तिमी जान सक्छौ बसाइ सरेर अर्कै टापुमा म भने कालो र लामो पुच्छर फिरफिर हल्लाउँदै चिरबिराइरहनेछु यही देशको गीत यही देशको एउटा रूपमा बनाएको छु मैले आफ्नो गुण म उठ्छु यहीँको खुल्ला आकाशमा म यहीँ काट्छु आफ्नो बचेरा र तर किन भएन म यो देशको राष्ट्रिय चरा धन्यवाद चिबेचरा बडो सटिक कविता सुनाउँदै हुनुहुन्थ्यो कवि केशव सिलुवाल अब फेरि कविक्रमलाई नै जोडौं कवि सबिना सिन्धु कविताको शीर्षक प्रश्न कर्कलाको पातमा टिल्पिलाएको पानी जस्तो कमजोर छैनन् सपनाहरू कर्कलाको पातमा टिल्पिलाएको पानी जस्तो कमजोर छैनन् सपनाहरू न त बर्सातको भेल झै उग्र उर्लिएका थिए स्वतन्त्रताका आवाज जोडेर ती आवाजसँग आफूलाई थाहा छ कसले पहिल्यायो जीवनको गीत उर्लिएका थिए स्वतन्त्रताका आवाज जोडेर ती आवाजहरूसँग आफूलाई थाहा छ कसले पहिल्यायो जीवनको गीत कसले समेट्यो विविधतामा एकता र बन्न खोज्यो आफू भन्दा पृथक घाम पानी हावा हुरी सहँदै समयको क्षितिजमा कसले देख्यो इन्द्रेणी सपना बरसातका पानी समेटेर फक्राउन चाह्यो आत्मविश्वासको कल्पवृक्ष कसले पायो देश बनाउने इजाजत र समयको क्रमसँगै रुचायो स्वाभिमानको परिशिष्ट कसले भन्यो यो जमिन मेरो यो घर मेरो यो देश मेरो कसले भन्यो यो जमिन मेरो यो घर मेरो यो देश मेरो कसले बगायो परिश्रमको पसिना र जनायो नेपाली हुनुको कैफियत धन्यवाद कवि सबिना सिन्धु कवितामै प्रश्न गर्दै हुनुहुन्थ्यो र प्रश्नको जवाफ कवितामै खोज्नु भएको छ उहाँले आजको कार्यक्रम उद्घारलाई नयाँ वर्ष र कविता विशेष बनायौं वर्षेनी फेरिन्छ भित्ताको क्यालेण्डर वर्षेनी फेरिन्छ भित्ताको क्यालेण्डर क्यालेण्डरको चाङमा थपिँदै जान्छन् वर्षेनी क्यालेण्डरहरू जिन्दगीको दस्तावेज क्यालेण्डर हुर्कँदै जान्छ समय फुर्कँदै जान्छ समय फेरि झुन्ड्याउनु छ पुरानै भित्तामा नयाँ वर्षको क्यालेण्डर फेरि झुन्ड्याउनु छ पुरानै भित्तामा नयाँ वर्षको क्यालेण्डर आजको उद्गारमा जति पनि कविहरूलाई समेट्यौं सबै प्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम उद्गारको तर्फबाट नयाँ वर्षको उपलक्ष्यमा पुनः शुभकामना व्यक्त गर्दै म रमेश पौडेल पनि विदा माग्छु नमस्कार